सानी नानी केही भन्छु सुन यता हेर सानी नानी केही भन्छु सुन फुल परौली सानी नानी केही भन्छु मान फुल परौली सानी नानी केही भन्छु मान तिम्रो पहिला स्यालले लाग्यो स्यालको पुच्छर तान म त भागे खोला पारी डाँडा चौतारी म त भागे खोला पारी डाँडा चौतारी रोपा हो नि सानी नानी लाउँदै लाउँदै लाउरे फुलको थुङ्गा कता हो नि सानी नानी लाउँदै लाउँदै लाउरे फुलको थुङ्गा लोकर लोखर्केको पुच्छर जस्तो लोकर लोखर्केको पुच्छर जस्तो तिम्रो पोइको ढुङ्गा हेरी म त भागे खोला पारी डाँडा चौतारी म त भागे खोला पारी डाँडा चौतारी महँगाको बजारमा लाउँदै लाउँदै सुका जोडी जुत्ता अलङ्गाको बजारमा लाउँदै लाउँदै सुका जोडी जुत्ता मान्छे भने सुई कुटे मान्छे भने सुई कुटे ठुलो रहेछ जुत्ता हेरी म त भागे खोला पारी डाँडा चौतारी म त भागे खोला पारी डाँडा चौतारी यता हेर सानी नानी के भन्छु सुन भुल परौली सानी नानी केही भन्छु मान तिम्रो पहिला स्यालले लग्यो स्यालको पुच्छर तान म त भागे खोला पारी डाँडा चौतारी म त भागे खोला पारी डाँडा चौतारी